सोच लक्ष्य छ निश्चित गन्तव्य छ सत्य छ निर्विक छ मनमा विश्वास छ गीत छ सङ्गीत छ उत्साहको रङ्ग छ खोज छ खबर छ अनि आफ्नो पान छ रेडियो भिजन रेडियो भिजन तपाईँको रेडियो तपाईँकै आवाज नमस्कार हरेक सिजन रेडियो भिजन एकानब्बे दशमलव छ मेगाहरू सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई साप्ताहिक कार्यक्रम स्पर्शमा प्राविधिक कक्षबाट कविताजीसँगै म कार्यक्रम प्रस्तुता पर्वत स्पर्शको हार्दिक स्वागत छ तपाईँ हामीलाई रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्स इन्टरनेट अनलाइनमा W W W dot radio vision dot com dot NP अनि हाम्रो पात्र एप्लिकेसनभित्र रेडियोभिजन सर्च गरेर संसारको जुनसुकै कुनामा रहेर एकैसाथ सुनिरहनु भएको छ तपाईँले कार्यक्रम सुन्न छुटाउनु भयो भने पनि तपाईँले विभिन्न माध्यमबाट डाउनलोड गरेर सुन्न सक्नुहुन्छ हामी प्रत्येक हप्ता कार्यक्रमको फेसबुक पेज स्पर्शमा हामीले राखेको लिङ्कमा क्लिक गरेर तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुन्छ त्यसै गरी रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blog spot dot com Nepali audio book android एप्लिकेसनभित्र पनि कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृङ्खलाहरू प्राप्त गर्न सक्नुहुनेछ तपाईँले विभिन्न माध्यमहरूबाट डाउनलोड गरेर तपाईँसँगै राखेर चाहेको बेला अनि भ्याएको बेला सुन्न सक्नुहुनेछ हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट गद्य सामग्रीहरूको वाचन मार्फत तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौँ अझ भनौँ तपाईँहरूको यो रात्रिकालीन बसाइलाई सुमथुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौँ जस अन्तर्गत विगत केही श्रृङ्खला अघिदेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौँ अर्थको आज तेह्रौँ श्रृङ्खलाको वाचन हो जिया तिमी जिया होइनौ आफ्नो पछाडि एउटा पुरुष स्वर सुनेर मैले फर्केर हेरेँ मलाई आफ्नै आँखामाथि विश्वास लागेन मैले अविश्वासपूर्ण स्वरमा भने सिडियो अङ्कल तपाईँ यहाँ उहाँले मुस्कुराउँदै भन्नुभयो अब सिडियो कहाँ रहेर तर तिमीले याद राख्यौ धन्यवाद म तपाईँलाई कसरी बिर्सन सक्छु र अङ्कल फेरि तपाईँले नै त नबिर्सन तागेता गर्नुभएको थियो नि होइन र मैले हाँस्दै भने तर थाहा छैन किन उहाँ मसँगै हाँस्न सक्नु भएन बरु प्रसङ्ग फेर्दै भन्नुभयो यहाँ कसरी आइपुग्यो कामले कि मैले हाँस्दै भने कहाँ अङ्कल काठमाडौँबाट साथीको विवाहका लागि आएकी अनि यति बेला यहाँ उसैको लागि मेहेन्दी किन्दैछु मैले हातको मेहेन्दीको प्याकेट उहाँलाई देखाएँ को साथी उहाँले उत्सुक हुँदै सोध्नुभयो आशी आशी पाण्डे विष्णु पाण्डेकी छोरी अहो उहाँले अगाडि केही भन्नु भएन तर किन किन मलाई उहाँ एकदमै असहज हुनुभएको झैँ लाग्यो अङ्कल मैले सोचमग्न देखिनुभएका अङ्कललाई झस्काएँ हँ के भन्यो अनि तपाईँ कहाँबाट यहाँ नि मेरो त घरै यहीँ हो नि जित्र म यहीँ बिजनेस गर्छौँ अनि जयन मैले उत्सुक हुँदै सोधेँ जयन जयन्त जयन्त कहाँ मलाई यस्तो लाग्यो मान उहाँ हिचकिचाउनु एकै क्षण तर फेरि बिस्तारै भन्नुभयो ऊ त डाक्टर पो भएको छ त डाक्टर आश्चर्यले मेरो मुख खुलेको खुलै भयो जिया सबै कुरा यहीँ उभिएर सोध्छौ अङ्कल अहिले त मलाई हतार छ तर एकैछिन ऊ त्यो कफी सपमा बसेर एक एक कपी पिउन हुँदैन अङ्कलले आग्रह गर्नुभयो मलाई हतार छ अङ्कल तर यत्रो दिनपछि भेटेको तपाईँसँग अलग भइहाल्न मन पनि छैन मैले घडी हेरेँ अनि निर्णयपूर्ण स्वरमा भने हिँड्नुहोस् कफी नै पिउँ मैले बिना हिचकिचावट उहाँको हात थामेँ मैले थामेको उहाँको हात खै किन हो बिस्तारै थरथरायो तर उहाँ केही पनि बोल्नु भएन कफी सपमा बसेर कफी अर्डर गरेपछि उहाँले बिस्तारै सोध्नुभयो तिमीलाई थाहा छ तिम्रो साथीको विवाह कोसँग हुँदैछ थाहा छ अङ्कल मैले जवाफ दिएँ अनि गजबको कुरो त के भन्नु न आशीको विवाह जोसँग हुँदैछ नि उसको नाम पनि जयन नै हो अचानक मेरो बुढी लडखडायो डाक्टर डाक्टर जयन मैले काँतर भावले अङ्कललाई हेरेँ अङ्कलले मलाई निहालेर हेर्नुभयो अनि टाउको झुकाउनु भयो तर तर अङ्कल तपाईँकी छोरी कहाँ छ नि जैनकी बहिनी त थिएन त मैले मानौ आफैलाई हुन दिन खोजेँ रानी खर्कबाट फर्किएको वर्ष जैन पन्ध्र वर्षको भएपछि कुनै चमत्कारको रूपमा जन्मिएकी थियो अङ्कलले सानो स्वरमा भन्नुभयो त्यसपछि म केही बोल्नै सकिनँ कफी हाम्रो अगाडि सेलाइरह्यो आखिर मैले नै वातावरणलाई सहज बनाउने कोसिस गर्दै भने बधाई छ अङ्कल उहाँले मलाई पुलुक्क हेर्नुभयो मात्र केही भन्नु भएन कमन अङ्कल मैले फेरि हाँस्न खोज्दै भने बच्चा बेलाको मजाक सम्झेर पनि कहीँ कसैले मन खल्लो पार्छ र जिया साँच्चै नै त्यो मजाक मात्रै थियो त सायद म बरबराएँ यदि त्यो मजाक नभएको भए आज जैनको विवाह आशिषसँग हुँदैन थियो होला तर जान दिनुहोस् अङ्कल मैले उठ्दै भने मलाई ढिलो भयो अङ्कल म जान्छु अब तर साँच्चै भनौँ आज तपाईँलाई देखेर जति खुसी भएँ म त्यति खुसी म तपाईँसँग कुरा गरेर हुन सकिनँ त्यसका लागि मलाई माफ गर्नुहोला म मा अघि बढेँ अङ्कल केही बोल्नु भएन ढोकामा पुगेर मैले फर्केर हेरेँ उहाँ अझै टाउको झुकाएर बसिरहनु भएको थियो मेरो मनमा अनौठो स्नेह जाग्यो उहाँप्रति म फर्केर फेरि उहाँको अगाडिको कुर्सीमा बसेँ उहाँले टाउको उठाउनु भएन अङ्कल मैले बिस्तारै भने यसमा नराम्रो मान्नुपर्ने कुरै छैन यत्रो वर्षपछि पनि तपाईँले मलाई चिन्नुभयो याद राख्नुभयो कि यो कुनै सानो कुरा हो र फेरि पनि हामी खुसी हुन सकेनौ यो गलत हो कार्यक्रम स्पर्शमा अर्थको पहिलो श्रृङ्खलामा वाचन गरेकै हरफहरू मैले यहाँहरूलाई सुनाएँ यहाँबाट सुरु भएको अर्थको वाचन आज हामी तेह्रौँ श्रृङ्खलासम्म आइपुगेका छौँ म फेरि पनि तपाईँलाई अर्थको पहिलो श्रृङ्खलामै वाचन भएका केही हरफहरू फेरि सुनाउँछु म चुपचाप बाहिर निस्केँ घर पुगेर सबैभन्दा पहिले मैले आफ्ना लुगाहरू झोलामा हालेँ ल हेर यो त यहाँ पो छे खोइ मेहन्दी अनि यो झोलामा के खोजिरहेकी आशेले भित्र पस्दै सोधी मैले फर्केर उसलाई हेरेँ मेरो अनुहारको भाव देखेर उसले सोधी के भयो मैले गएर उसको हात समातेर उसलाई अस्तव्यस्त पलङमा बसाएँ अनि उसको छेउमा बस्दै बिस्तारै भने Aashi I have to go Kathmandu phone गरेको त्यहाँ तर तर त कहाँ जान सक्छस् र भोलिको बिहे छोडेर please don't do this to me आसे त मलाई गिल्टी फिल नगर प्लिज केही नभए त बरुमा आउँदै आउँथिन त्यहाँदेखि आएर बिना कारण अचानक यसरी जान पागल हुँ र म निकै बेरु केही बोलिनँ आमाको कारणले आखिरमा उसले सोधी मैले मनमा नै भने ईश्वर मेरो आमालाई आफ्नो निगाहमा राख तर प्रत्यक्षमा स्वीकृति स्वरूप टाउको हल्लाइदिएँ ऊ साँच्चै उदास भई तब त जानै पर्छ उसले निराश हुँदै भनी त जति नजिकको साथी मेरो अर्को कोही छैन अनि नै आसी प्लिज मैले उसको दुवै हात समातेर कोमल स्वरमा भने त मेरो कारणले उदास नहो त आफ्नो भन्छेस् मनी मेरो त नजिक न टाढा त नै एउटी साथी होस् जसले मलाई त्यस बेलामा साथ दिएकी थिइस् जब अरू मलाई आफ्नो छेउमा बस्न दिन समेत राजी थिएनन् आशे मैले बुझे जति साथी र साथको महत्त्व त कसैले पनि बुझेको छैन होला संसारमा अब तैँ भन् यसरी अचानक तेरो बिहे छोडेर जाँदा के मलाई राम्रो लाग्ला त तर जरुरी छ तेरो खुसीमा अरू कोही उदास होस् म यो चाहन्न मतलब मतलब यो मैले मेहेन्दीको पाकेट उसको हातमा राखिदिँदै भने यो केवल मेहेन्दी मात्र होइन आशी यसमा मेरो मायाको रङ पनि मिसिएको छ र अरू पनि थुप्रै चिज मिसिएको छ यसमा जसको मूल्य अहिले खुद मलाई पनि थाहा छैन तर यो चाहिँ सत्य हो कि जे पनि मिसिएको छ पुरा इमान्दारी र आफ्नोपनसँग मिसिएको छ म हुँ नहुँ भोलि यसको रङ हेर्नलाई तर म प्रार्थना यहीँ गर्नेछु कि यो मेहेन्दीको रङ कहिले नमेटियोस् तेरो जिन्दगीबाट जिया उसले बोलाई भावनामा बगिरहेकी मैले उतिर हेरेँ कहीँ कुनै गडबड त छैन उसले निहालेर मलाई हेर्दै सोधी मतलब म हटबटाएँ ऊ एकपटक मलाई नि हेरिरही केही बोलिन मैले पुनः उसलाई अँगालेर भापुण स्वरमा भने तेरो दाम्पत्य जीवन यति सुखद सफल होस् कि मलाई ईर्ष्या लागोस् आशी म ईश्वरसँग यही प्रार्थना गर्छु कि तेरो जिन्दगीमा कहिले कसैसँग सहयोगको अपेक्षा राख्न नपरोस् तर कहीँ कुनै मोडमा यदि यस्तो भइहाल्यो भने आशा गर्छु कि तैँले सबैभन्दा पहिले जियालाई नि याद गर्नेछस् मलाई खुसी लाग्नेछ तेरा अप्ठ्याराहरूमा तेरो साथमा उभिएर आखिरमा रुहाएरै छोडिस् जा खराब मान्छे उसले मलाई आफूबाट अलग्ग्याएर आँसु पुस्दै भनी म केही बोल्न सकिनँ त्यसपछि केवल आसीको मम्मीसँग बिदा मागेर म त्यहाँबाट निस्किएँ म सिधै बस पार्कतिर लागेँ र त्यो आसीको घरबाट खासै टाढा थिएन मैले दुवै सिटको टिकट लिएँ झोलालाई सिटमै राखेर म बस हिँड्ने प्रतीक्षा गरिरहेँ दिमागमा थुप्रै कुराहरू आइरहे मैले आँखा बन्द गरेर सिटमा टाउको टेकाएँ मेरो अतीतमा टाढा कहीँ एउटा नौ वर्षको फुचेले भयभरको शक्ति समेटेर मेरो नाम लिएर चिच्यायो जिया मैले हडबडाएर आँखा खोलेँ यो पहिलो पटक थियो जब मेरो अतीतले मलाई यसरी बोलाएको थियो नत्र त मेरो वर्तमान नै यति कोलाहालपूर्ण थियो कि अरू कुनै आवाज मैले सुन्दै सुनिनँ तर त्यो आवाज यो कोलाहालभन्दा पनि चर्को थियो सायद त्यसैले त यो मेरो कानसम्म मात्र होइन अन्तरात्मासम्म पुग्यो पुग्न सफल भयो हामीले कार्यक्रम यस वर्षमा वाचन गरिरहेको उपन्यास अर्थको पहिलो श्रृङ्खलामा वाचन भएका हरफहरूमा तपाईँहरूलाई पनि मैले केही समय डोर्याइदिएँ उपन्यासकी मुख्य नायिका जिया काठमाडौँमा बसेर अर्थ पब्लिकेसनको मुख्य जिम्मेवारी पदमा रहेर काम गरिरहेकी छिन् आशीको विवाहका लागि उनी विराटनगर जान्छन् र विराटनगरमा भएको संवाद नै मैले यहाँहरूलाई प्रस्तुत गरेँ हिजोसम्म हामीले वाचन गरेका कथाहरूले उनको विगतलाई आएको थियो उनको विगतलाई झझल्क्याएको थियो भने आज हामी उनको वर्तमान स्थितिमा आइपुगेका छौँ र कार्यक्रम यस वर्षमा साहित्यकार सानु शर्माको उपन्यास अर्थको तेह्रौँ श्रृङ्खलाको वाचन अब सुरु हुन्छ पृष्ठ एक सय एकासीबाट थाहा छैन त्यो कुन ठाउँ थियो तर बस रोकिएर हल्लाखल्ला हुन थालेपछि म अतीतको लामो यात्राबाट वर्तमानमा फर्किएँ घडी हेरेँ बिहानको तिन बज्न थालेको थियो मैले अघिल्लो सिटमा भएको केटासँग सोधेँ कुन ठाउँ हो भाइ यो खोइ मलाई पनि थाहा छैन उसले झ्याल बाहिर हेर्ने कोसिस गर्दै भन्यो किन रोकेको हो बस यहाँ कुन नि टायर पड्कियो भन्छन् अलि बस्ती भएको ठाउँ भए त यसो चिया पानी पाइन्थ्यो होला तर यो अनाकन्टर ठाउँमा त बसबाट उर्लन पनि डर लाग्छ ऊ आफैसँग फतफतायो डर यो दुई अक्षरको अर्थ यति विकराल थियो कि यसलाई परिभाषित गरेरै सकिन्थेन आखिर कहाँ अनि केमा थिएन यो डर पाउनुमा डर गुमाउनुमा डर माया गरे बिछोडिने डर आखिर कहाँ पुगेर मुक्त हुन्छन् मानिसहरू यो डरबाट सायद यो डरबाट मुक्त हुने कुनै विकल्प नै छैन मैले लामो श्वास फेरेँ त्यो मेरो डर नै त थियो कि म आँसीको विवाहबाट त्यसरी भागे भागेथेँ जीवनको त्यो विचित्र मोडमा जैनसँग सामना हुने डरले मैले अगाडि पछाडि केही सोच्नै सकिनँ जबकि त्यही जैनसँग फेरि कहिले भेट नहोला कि भनेर थिएँ म अहिले यति बेला जब मैले मेरो जीवनको सारा अध्याय पल्ट्याएर हेरिसकेको थिएँ मलाई लागिरहेथ्यो कि विराटनगरबाट त्यसरी भाग्नु मेरो मूर्खता सिवाय केही थिएन तर अब म फर्केर जान पनि सक्दिनँ मेरा बितेका दिनहरूमा त्यस्तो केही छँदै थिएन जसले जयनलाई र मलाई सँगै बाँध्यो ती सँगै बितेका अभूत पलहरू जसमा कुनै बाचा कुनै बन्धन बाँधिएको थिएन जीवनसँगै बिताउने त परै जाओस् बिछोडमा याद गरेर रुने पाचा समेत थिएन त्यहाँ जबकि कसैको प्रतीक्षा गर्न गरिरहन कुनै आधार त चाहिन्छ नै तर कहाँ थियो त्यो आधार मैले चाहेको भए सायद म खोज्न सक्थेँ उसलाई तर त्यसको लागि समय नै कहाँ थियो र मेरो जीवनमा आमा मनिषा मिता मानी र जानु यिनीहरूकै वरिपरि घुम्दा घुम्दै अन्त कहीँ जाने बाटै बिर्सिसकेथेँ मैले त्यसैले त जैन छेउ पुग्न त्यति धेरै समय लगाएँ मैले कि जैनको बाटो अन्तै कहीँ मोडिसकेको थियो अब के को डर डरको लागि बचेको नै के थियो र आज ऊ आसीको जीवनसाथी बन्न जाँदै थियो त्यो आसीको जसले मेरा हरेक अप्ठ्यारा पलहरूलाई मलाई साथ दिए के म उसको खुसीको लागि अफसोस गर्न सक्थेँ हे ईश्वर एउटा जयन एउटी आशी एउटा मेरो सुरुवात अनि मेरो अन्त्य म के को लागि अफसोस गर्न सक्थेँ कुनलाई म मेरो भन्थेँ अनि कुनलाई नकार्न सक्थेँ दुईवटै सत्य मेरो जीवनको दुवै बिना अपूर्ण म म के अर्थ लगाउँथेँ त्यो त्रिवेणीको जहाँ म नचाहँदा नचाहँदै पनि मिसिएको थिएँ जे होस् सत्य यही थियो कि अब मेरो बाटो छुट्टिसकेको थियो मैले त धेरै पहिल्यै अलग गरेथेँ जयनलाई आफ्नो जिन्दगीबाट तर आज समय र परिस्थितिले पनि अलग गराइदिएको थियो हामीलाई सायद बिना वचनको बिना बन्धनको कुनै तार हामीबीच कहीँ बाँधिएको भए आजदेखि छिनेको थियो त्यो पनि मैले आफ्नो मनलाई सकभर सम्झाएँ अनि आँसु पुस्दै बिस्तारै बडबडाएँ तिमीहरूको जोडी सधैँ बनिरहोस् खुसी रहो तिमीहरू यसरी नै सायद खुसी रहन सक्छु म पनि म कोसिस गरिरहेँ आँसीको खुसीमा खुसी हुन तर मेरो आँसु थामिरहेकै थिएन मलाई थुप्रै ती पलहरू याद आइरहे जब जयन्त र म सँगै हुन्थ्यौँ एकपटक टेस्टको परीक्षा सकिएपछि जयनले मलाई सोधेको थियो कि भविष्यमा तिमी के बन्न चाहन्छौ भनेर मैले वितृष्णापूर्वक भने थिएँ त्यो म कसरी भन्न सक्छु यतिसम्म पढ्न पाएँ मेरो सौभाग्य थाहा छैन बाले कति बेला पुग्यो अब पढ्न घरमै बस भन्नुहुन्छ बरु तिमी भन के बन्न चाहन्छौ तिमी इन्जिनियर डाक्टर म अनि डाक्टर ऊ धक फुकाएर हाँसेथ्यो टेस्टमा पास भएँ एसएलसी दिन सक् बस्छु एसएलसी पास हुन सक्यो भने यहीँ रानी खर्कमा एउटा पसल खोल्छु इन्डियाबाट सामान ल्याएर बेच्छु किनकि न त मेरो पढ्नमा रुचि छ न नै दिमाग त्यसमाथि डाक्टर भएर भए नभएको टेन्सन कसले बोकिदियोस् छि मलाई साँच्चै नै उसको भनाइ मन परेको थिएन यस्तो स्रोत र साधन हुँदाहुँदै पनि तिमी यस्तो सोचाइ राख्छौ भविष्यको लागि तर फेरि सायद म पनि तिमी जस्तै साधन सम्पन्न भएको भए मेरो पनि सोच यस्तै हुन्थ्यो त तर आज म मानौ सपनामै बडबडाएँ तर आज जब मेरो फिस सुत्दा अरू कसैले तिर्नु परिरहेछ म चाहन्छु कि भविष्यमा यस्तो एउटा डाक्टर बन्न सकौँ जो पैसाको लागि नभएर मानवताको लागि काम गर्छ यस्तो एउटा डाक्टर जो सहरमा साधन सम्पन्न नर्सिङ होम खोलेर गर्भपात गराएर पैसा बटुल्ने होइन गाउँ गाउँमा बस्ती बस्ती डुलेर गरिब असहायको पीडा बटुल्छ यस्तो डाक्टर बन्न चाहन्छु म तर मैले चाहनु र भाग्यले र गराउनुमा धेरै अन्तर छ उसले मलाई निहालेर हेरेथ्यो अनि भनेथ्यो तर म त चाहेर पनि डाक्टर बन्न सक्ने छैन किनकि म कोसिस गरेरै पनि पढ्नै सक्दिनँ पढेको पनि केही यादै रहँदैन मलाई म त कसरी जयन मान्छेले चाहेर नै त प्रकृतिको नियमलाई पनि उछिनेर हामीले आजसम्म पनि पूजा गर्दै रहेको चन्द्रमामा पुग्न सफल भएका छन् भने तिमी के आफ्नो दिमागसम्म पुग्न सक्दैनौ जयन चाहना साँचो हुनुपर्छ इच्छा दृढ हुनुपर्छ त्यसपछि लक्ष्यको त के त्यसलाई त हात अघि बढाएर छुन सकिन्छ त्यही जयन आज डाक्टर थियो देश विदेशमा प्रख्यात डाक्टर जयनजी गाउँ गाउँमा बस्ती बस्ती डुलेर गरिब गुरुवाको पीडा बाँधेर पागल र सन्कीको उपाधि पाउने डाक्टर जैन कसको लागि के को लागि के मेरो लागि मेरो मानको लागि मेरो भक्का नछुट्न खोज्यो तर म दाँत बाँधेर त्यसलाई रोक्ने कोसिस गरिरहेँ जसले मैले नै बिर्सिसकेको मेरो कुराको मान राख्न थाहा छैन कति अन्धर खायो उसको सम्झनामा मैले दुई थोपा आँसु पनि बगाइनँ सायद कस्तो पाषाण हेर्दै मेरो मलाई आफैलाई रिस उठ्यो जब यत्तिका वर्ष मैले उसको कुनै खोजखबर राखिनँ तब आज किन यति अधैर्य भइरहेकी छु म किन के को लागि जब उसले मेरो मान यत्तिका वर्ष राख्न सक्यो भने म उसको खुसी किन राख्न सक्दिनँ मैले आफैलाई सम्झाएँ म रुने छैन म दुःखी पनि हुने छैन दुःख के को जब ऊ बिहे गरेर खुसी छ भने उसको खुसीमा म किन खुसी हुन सक्दिनँ मैले आफैलाई सम्झाएँ अह म रुने छैन आशी र जैनको खुसीकै लागि सही म कदापि दुखी हुने छैन मैले दृढतापूर्वक सोचेँ तर दुखी नहुने कोसिसमा झन् धेरै दुखी हुँदै म कति बेला निधाएँ मैले थाहै पाइनँ निन्द्रामा या तन्द्रामा मैले देखेँ कि म रानी खर्कको सङ्कटा मन्दिर पछाडि घोडामा चिउँडो अड्याएर बसेकी थिएँ अनि जैन उही मेरो कल्पनामा मेरो यादमा भएको मेरो बालसखा मेरो फुच्चे जैन मेरो अगाडि उभिएर भनिरहेको थियो जिया म आज पनि कुरिरहेको छु म आज पनि मेरो त्यो चिज फिर्ता पाउने आश गरिरहेकी छु जुन तिमीसँग छ मलाई मेरो त्यो चिज फिर्ता चाहिन्छ तिमी चाहे जहाँ जाऊ जहाँ पुग तिमीलाई म छेउ फर्कनै पर्छ मेरो नासो फिर्ता गर्न नै सही तिमीले आउनै पर्छ आजसम्म मैले कुरेँ मैले खोजेँ अब तिम्रो पालो अब तिमी खोज मलाई नत्र म तिमी छेउ कहिले आउने छैन आऊ मलाई भेट्टाऊ अनि ए बहिनी ओर्लाने होइन बस त ग्यारेज लग्न थालेको तपाईँ कहाँ जाने हो कन्डक्टर मलाई घचघच्याउँदै कराइरहेथ्यो मैले आँखा खोलेँ अनि मेरो मस्तिष्क सजग हुन सकेको थिएन म अझै त्यही सपनामा रुमल्लिरहेको थिएँ के बाँकी थियो मसँग जैनको अब मैले सम्झने कोसिस गरेँ तर मलाई त्यस्तो कुनै चिज याद आएन के थियो त्यो विचित्र सपनाको अर्थ म अन्यलपूर्वक सोचिरहेँ काठमाडौँ आएर पनि म सहज हुन सकिनँ झन् त्यो सपनाले त मलाई यति आन्दोलित बनाएको थियो कि मेरो मन कहीँ अडिन्थेन म प्राय सपना नै देख्थिनँ या फेरि देखेको सपना मलाई यादै हुन्थेन तर बाको मृत्युपछि बाको गाउँमा देखेको त्यो सपना र यो सपना यस्तो थियो जसलाई म कोसिस गरेर पनि बिर्सन सकिरहेको थिइनँ भोलिपल्टै फर्किए कि मलाई देखेर अरू भए हजार कचकच गर्थे होलान् तर मानिर हेमा आन्टीले एकपटक सोधे तर फेरि जवाफ दिँदा म अकमकाएको देखेर उनीहरूले अरू केही सोधेनन् आमाको त केही सोध्ने लायक स्थिति नै थिएन जानु सानै थिए ऊ त यसैमा दङ्ग थिए कि आमा फर्किहाली अनि मितालाई यो सबैको प्रवाह नै कहाँ थियो र अँ आदेश सर र म्यामलाई जवाफ दिन अलिक गाह्रो भयो तर मैले कसै गरी त्यो पनि सम्हालेँ आदरणीय श्रोताहरू रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्चको तरङ्गमा अनि यो रात्रि बसाइमा तपाईँ सुनिरहनु भएको छ कार्यक्रम स्पर्श तपाईँ जहाँ जस्तो अवस्थामा रहेर पनि यति बेला हामीलाई सुनिरहनु भएको छ र तपाईँ विभिन्न माध्यमबाट डाउनलोड गरेर पनि हामीलाई सुनिरहनु भएको हुनसक्छ तपाईँले नेपाली अडियो बुक एप्लिकेसनभित्र चाहिँ कार्यक्रम स्पर्शका हरेक श्रृङ्खलाहरू प्राप्त गर्न सक्नुहुनेछ तपाईँ डाउनलोड गरेर सुन्न सक्नुहुनेछ त्यसै गरी हाम्रो फेसबुक पेज स्पर्शमा राखेका लिङ्कहरूमा क्लिक गरेर पनि तपाईँले सुन्न अनि डाउनलोड गरेर तपाईँसँगै राखेर सुन्न सक्नुहुन्छ आज हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको तेह्रौँ श्रृङ्खलाको वाचन गरिरहेका छौँ विनितलाई अर्थ पब्लिकेसनको कार्यालयमा देखेर म सुखद आश्चर्यले भरिएँ सरले उसलाई अर्थमै सामेल गराउनु भएको थियो जसको लागि ऊ म प्रति आभारी थियो अतुल पनि कार्यालय जान थालेको थियो तर उसको प्राय यही कोसिस हुन्थ्यो कि मेरो सामना गर्नु नपरोस् ऊ बिना काम आफ्नो क्याबिनबाट निस्कन्थेन गफ दिँदै हिँडेको त परै जाओस् ऊ बोलेको पनि कमै सुनिन्थ्यो अब कार्यालयको वातावरण शान्त थियो तर नजाने किन यो शान्तिले मभित्र एउटा अनौठो छटपटाहट उब्जाइदिने गर्दथ्यो म काममा ध्यान दिने कोसिस गर्थेँ तर मन उछिटिएर विराटनगर पुग्थ्यो अब त विवाह सकिसक्यो कहाँ गयो होला जैन आशीलाई लिएर अब विवाह नै भइसकेपछि राम्ररी बोल्न त पक्कै सुरु गर्यो होला आशीसँग उसले कति खुसी होली आशी म सोचिरहन्थेँ मन चाहन्थ्यो कि म आशीलाई फोन गरौँ उसको हालखबर सोधौँ जैनलाई बधाई दिउँ फोनमै सही उसको स्वर सुनौँ तर म हिम्मत गर्न सक्दिनँ थिएँ शताब्दी जस्तो एक एक दिन मन कहीँ र दिमाग कहीँ बाँड्दै महिनामा परिणत भयो यो बीच मलाई लाग्न थालेको थियो कि विनित मेरो विशेष ख्याल राख्दथ्यो प्राय मेरो वरिपरि भइरहने कोसिस गर्दथ्यो म एकदम असहज महसुस गर्थेँ तर किन मलाई यस्तो लाग्दथ्यो कि आदेश सर जानी जानी विनितलाई मेरो वरिपरि रहने मौका दिइरहनुहुन्थ्यो एक दिन लन्च रुममा मेरो छेउमा आएर बसेको विनितले केही हिचकिचाउँदै भन्यो जिया जियाकान्त म म एउटा कुराको अनुमति चाहन्थेँ तर के कुरा के भन्न चाहन्छौ विनित नहिचकिचाइकन भने हुन्छ मैले प्रोत्साहन दिँदै भने उसले केही आश्वस्त हुँदै भन्यो मलाई लाग्दैन कि तिमी आई मिन तपाईँ उमेरले मभन्दा ठुलो हुनुहुन्छ म तिमीलाई तपाईँलाई म्याम वा जियाकान्त भन्दा एकदमै असुविधा महसुस गर्छु क्यान आई विनित मैले उसको कुरालाई बिचैमा काटेर कोमल स्वरमा भने तिमी मलाई त्यही भनेर सम्बोधन गर्न सक्छौ जुनभन्दा तिमी सहज हुन्छौ केवल अलङ्कारले मात्र मानिसलाई सम्मानित गरिँदैन त्यसको लागि त मानिसले मर्यादा नाग्नु हुँदैन बस थ्याङ्क्स उसले निश्चिल भावले भन्यो त्यसपछि बिना कुनै भूमिका उसले मलाई जिया तिमी भनेर सम्बोधन गर्न सुरु गर्यो अर्को एक महिना बितिसक्दा पनि मेरो हालत सुध्रेन जति जति म कोसिस गर्थेँ त्यो अङ्कलसँगको भेटलाई बिर्सने त्यति नै धेरै मलाई जैन याद आउन थाल्यो उसको घर परिवारको बारेमा सबै कुरा जान्ने उत्सुकता बढ्थ्यो उसको बारेमा सबै कुरा जान्ने उत्सुकता त यति तीव्र हुन्थ्यो कि म मुस्किलले रोक्थेँ आफूलाई फेरि विराटनगर जानबाट किन आखिर किन के का लागि म अन्यलमा थिएँ मलाई सम्झाउन बारम्बार भन्थे त्यो एउटा बचपनको अवध साथभन्दा बढी केही होइन तर मन मान्नै चाहन्थेन केही त कहीँ त यस्तो अवश्य थियो जसबाट म अझै मुक्त हुन सकेकी थिइनँ त्यसैले त विराटनगरमा अङ्कलको मुखबाट जैनको विवाहको कुरा सुनेर म त्यति व्यग्र भएको थिएँ कि मेरो त्यो व्यग्रता अझै घटेको थिएन बरु बढेको थियो त्यो बेला राजाको सवारी जनकपुरमा हुँदै थियो त्यसैले आदेश सर जनकपुर जाँदै हुनुहुन्थ्यो म केही जरुरी कागजहरू लिएर सरको घरमा पुग्दा म्याम सरको सामानहरू प्याक गर्दै हुनुहुन्थ्यो अनि हेमा आन्टी उहाँलाई मद्दत गर्दै हुनुहुन्थ्यो मलाई थाहा थिएन उहाँहरू बिच के कुरा चलिरहेको थियो तर मलाई देख्ने बित्तिकै म्यामले भन्नुभयो अब तिमी नै भन जियाकान्त म के गरौँ यो मान्छेलाई मान्छे घर बस्ने बाहना खोज्छन् तर ऊ भने सधैँ घरबाट भाग्ने बाहना खोजिरहेको हुन्छ अर्थका यतिका कर्मचारीमध्ये जोगाई पनि त हुन्छ जनकपुर तिमीले जानुपर्छ भन्ने के छ महत्त्वपूर्ण कामको लागि महत्त्वपूर्ण मान्छे नै हुनुपर्छ तिमीलाई थाहा छैन सर हाँस्नुभयो तिम्रो बाहना मात्रै हो मलाई थाहा छ उहाँले उदास स्वरमा भन्नुभयो मन टिक्नको लागि घरमा कुनै आधार त हुनुपर्छ आखिर अपाहजी स्वास्नी र उसको सर गएर म्यामको अगाडि बस्नुभयो अनि आफ्नो हातले म्यामको मुख छोपिदिँदै भन्नुभयो तिमी अधिकारले भन जिद्दीले रोक घुर्कीले छेक तर अदिति यस्तो मन छिर्ने शब्द नबोल मलाई बाँध्न तिम्रो एउटा नाम नै काफी छ भने अदिति यहाँ यो घरमा त सग्लो तिमी छौ म कसरी यो घर संसारबाट भाग्न सक्छु ठिक छ तिमी भन्छौ भने म जान्न आज मात्र होइन कहिले पनि जान्न सरले म्यामको हातबाट लुगा लिएर पर फ्याँकिदिनु भयो वातावरण भारी भयो ठिक छ ठिक छ म्यामले नै फेरि भन्नुभयो अब हिँड्ने बेलामा मन अनि मुख नबिगार अहिले त तिमी तयार पनि भइसक्यौ त्यसैले म रोक्दिनँ तिमीलाई तर अर्को पटकदेखि प्लिज यो अन्तिम पटक हो सरले उत्साहपूर्वक पर फ्याँकेका लुगाहरू ल्याएर म्यामको काखमा राख्दै भन्नुभयो प्रमिस त्यसपछि त म हर पल हर क्षण तिम्रै वरिपरि हुनेछु तिमी अनि तिम्रो प्रमिस म्यामले ओठले लेप्र्याउनु भयो कोठामा मौन त छायो निकै बेरपछि केही सम्झेसै गरी भन्नुभयो आदि अहिले यति बेला गएर एक रात बढी बस्नुभन्दा तिमी भोलि बिहान सबेरै किन जाँदैनौ अँ बरु तिमी जियाकान्तलाई पनि साथै लैजाऊ म म कहाँ म अक्मकाएँ अनि के त रानो हराएको माहुरी जस्तो होस हवास हराएर घुमिरहेकी छौ कति दिनदेखि के भयो भनेर सोद्धा जवाफ दिने पनि होइन कमसेकम दुई दिन बाहिर गएर आयो भने तिम्रो होस ठेकानमा आउँथ्यो कि गुड आइडिया मैले विरोध गर्नुभन्दा पहिले सरले दङ्ग पर्दै भन्नुभयो मेरो लागि सहयोग पनि हुन्छ अनि जियाकान्तको लागि घुमफिर you're great Aditi that's brilliant idea तर तर सर म्याम मेरो पनि सुन्नुहोस् न मैले विरोध जनाउँदै भने म म ठिक छु म कहीँ जान्न यसरी अचानक त्यसो नभन जिया तिमीसँगै गयो भने म यो मान्छेको चिन्ताबाट मुक्त हुन्छु तिमीलाई त थाहै छ उसको बानी कामको पछि दौडियो भने खानपिन सब बिर्सन्छ तिमी भयो भने कमसेकम म उसको तर्फबाट ढुक्क त हुन सक्छु जियाकान्त दुई दिनकै कुरा त हो नि त्यसपछि मैले जति नै बाहना बनाए पनि मेरो केही जोड चलेन म सरसँग जनकपुर जाने नै भएँ भोलिपल्ट बिहान चार बजे नै आदेश सर म र उमेश केसी गाडीमा जनकपुरको लागि हिँड्यौँ जान त विनित र उत्तम सर पनि सँगै जानेवाला हुनुहुन्थ्यो तर हामी नारायणगढबाट हेटौँडा वीरगन्जतिर अल्मलिँदै जाने भएकाले उहाँहरू भोलि बिहानैको फ्लाइटमा सोझै जनकपुर पुग्दै हुनुहुन्थ्यो हामी अलमल गर्दै ठाउँ ठाउँमा गाडी रोक्दै ढिलो ढिलो वीरगन्जबाट जनकपुरको लागि हिँड्यौँ म्यामले भने चाहिँ मैले साँच्चै नै हलुको महसुस गरेको थिएँ काठमाडौँ छोडेर हामी गफ गर्दै आदि सरको चुड्किला सुनेर हाँस्दै अघि बढिरह्यौँ चारकोसे झाडीको मध्यतिर आइपुगेपछि झाडीको दायाँ बायाँबाट निस्केका केही मान्छेहरू देखेर मेरो छैटौँ इन्द्रिया सजग भयो म तीव्र चोरमा कराएँ बिदुर गाडी नरोक्का तर त्यति बेलासम्म विदुरले गाडी निकै बिस्तारै गरिरहेको थियो अचानक गोली चलेको आवाज आयो मैले आतंकित भावले यताउता हेरेँ सरको कुमबाट रगतको फल छुटिरहेको थियो सर म विचलित हुँदै सरतिर झुकेँ यसपटक थुप्रै गोली एकैसाथ चले म कुन कसलाई लाग्यो थाहा छैन तर मलाई यस्तो लाग्यो एउटा तताएको फलामको टुक्रा मेरो पाखुरामा छिरेको छ मै केही छर्राहरू मेरो अनुहारमा पनि ठोकिए विदुर स्टेरिङमा खोप्टिएको देखेर म कराएँ विदुर कुनै पनि हालतमा गाडी रोकिन नदेऊ विदुर तर तबसम्म गाडी गति शून्य प्राय भइसकेको थियो उमेश यसरी बसेको थियो मानौ ऊ होसमै थिएन सरको सेतो सट पुरा रक्तामै थियो उहाँ सिटमा लड्नु भएको थियो मैले पछाडि हेरेँ आठ दसजनाको जत्था हाम्रो गाडीको एकदमै नजिक आइपुगिसकेका थिए मैले पछाडिको सिटबाटै विदुरलाई धकेलेर आफू ड्राइभिङ सिटमा बसेँ ती मानिसहरू गाडीको छेउमा उभिन आए गाडी स्टार्ट बन्द भएको थिएन मैले बिस्तारै गियर चेन्ज गरेँ एउटा मान्छेले गाडीको ढोका खोल्न हात बढायो म क्लच छोडेर लगभग एक्सुलेटरमा उभिएँ गाडी एक क्षण डगमगायो अनि बन्दुकबाट छुटेको गोली जस्तै अघि बढ्यो म कराएँ उमेश उमेश पागलपन छोडेर उठ उठ उमेश मैले आफ्नो खाइते हातले उसलाई खचखच्याउने कोसिस गर्दै भने विदुरलाई सजिलोसँग बसाऊ उसलाई कहाँ गोली लागेको छ हेर उमेश प्लिज उठ उमेशले मलाई हेऱ्यो तर उसको हावा सजै ठेगानमा थिएन उमेश सरलाई गोली लागेको छ तिमी हेर उहाँलाई मैले कातर स्वरमा भने उहाँलाई सिधा गरेर सुताऊ म गाडी रोकेर जोखिम उठाउन सक्दिनँ म छिटोभन्दा छिटो यो जङ्गलबाट निस्कन चाहन्छु उमेश प्लिज मलाई मद्दत गर सरलाई हेर बेदुरलाई हेर त्यहाँ कहीँ मोबाइल छ पछाडिको सिटमा त्यो मलाई देऊ तर जियाकान्त गोली त गोली त तपाईँलाई पनि लागेको छ अनुहार पनि सबै रक्ताम्य छ तपाईँ मेरो चिन्ता नगर म ठिक छु मैले दारा किटेर पीडा खप्ने कोसिस गर्दै भने उमेशले मलाई मोबाइल थमायो मैले रक्ताम्य हातले बडो मुस्किलले अर्थको नम्बर डायल गरेँ सम्यक बक्स विनित अर्थमै थियो जबकि रातिको सिफ्टमा ऊ कहिले त्यहाँ हुन्थेन मैले उसको स्वर सुन्ने बित्तिकै अधैर्य हुँदै भने विनित विनित अहिले जहाँ जे गरेर जसरी भए पनि जसलाई भनेर भए पनि हेलिकप्टरको व्यवस्था गर र जनकपुर आऊ म सरलाई जनकपुर अस्पताल लग्दैछु उहाँलाई गोली लागेको छ म तिमी तिमी ठिक छौ जिया उसले व्यग्र स्वरमा सोध्यो म ठिक छु विनित धेरै हल्लाखल्ला नगर्नु खास गरी सरको घरतिर विनित छिटो सकेसम्म छिटो गर मैले फोन थामिरहन सकिनँ असै पीडा भइरहेको थियो तर त्यो पीडाभन्दा पनि धेरै सरको चिन्ता थियो गाडी चलाउन सक्ने तागत म भित्र छँदै थिएन रगत यति बगिरहेको थियो कि म आफूलाई एकदमै कमजोर भएको महसुस गरिरहेको थिएँ तर तर गाडीको गति घट्न नदिनु मेरो बाध्यता थियो अनुहारबाट बगेको रगतको भल पुस्दै दाँत बाँधेर म ड्राइभ गरिरहेँ जङ्गल छिचुलेपछि मैले उमेशसँग सोधेँ उमेश तिमीलाई गाडी चलाउन आउँछ मलाई मलाई त अह मलाई त आउँदैन उसले हिचकिचाउँदै भन्यो मेरो दिमागमा सरलाई अस्पताल पुर्याउने धुन बाहेक अरू केही छँदै थिएन मैले यति तीव्र यति गतिमा गाडी चलाइरहेको थिएँ कि कति ठाउँमा त गाडी मेरो नियन्त्रणबाट छुट्न खोज्दथ्यो अस्पताल पुग्दासम्म मैले गाडीको गति घट्न दिइनँ सरलाई स्ट्रेचरमा राखेर भित्र पुर्याइयो त्यसबेलासम्म पनि थाहा थिएन कि उहाँलाई कहाँ र कतिवटा गोली लागेको थियो उहाँको सारा शरीर उहाँको रगतले निर्थुक्क भिजेको थियो उहाँका आँखाहरू बन्द थिए डाक्टरहरूले पुलिस आउनुभन्दा पहिले उहाँलाई छुन पनि मानेनन् उहाँलाई तिनवटा गोली लागेको थियो तर तर त्यो अस्पताल यति साधन सम्पन्न र दक्ष सर्जनहरू थिएनन् कि गोली सहजै झिक्न सकुन् म पागल जस्तै उनीहरूसँग बहस गरिरहेँ कराइरहेँ यो थाहा हुँदाहुँदै पनि कि मेरो कराउनुको कुनै अर्थ थिएन आधा रातभन्दा पनि पछि विनित सेनाको हेलिकप्टरको साथमा त्यहाँ आइपुग्यो तबसम्म पुलिस र डक्टरको आग्रह आग्रह के जबरजस्तीमा मेरो घाउ सफा गरेर ड्रेसिङ गरिएको थियो गोली मासुलाई छेडेर निस्केको थियो घाउ ठुलो थियो तर ज्यानको कुनै खतरा थिएन विदुरको दाहिने कुममा गोली लागेको थियो जुन घातक हुन सक्थ्यो विनितले साथमा अग्रज सर्जन अञ्जन वैद्यलाई पनि लिएर आएको थियो उनले सरलाई परीक्षण गरेर तिनवटा गोलीमध्ये पेटमा लागेको गोली घातक हुन सक्ने चिन्ता व्यक्त गरे रगत धेरै बगेकाले उहाँलाई र बेदुरलाई रगत दिन सुरु गरियो तर दुईवटा गोली झिके पनि पेटमा लागेको गोली यहाँ झिक्न नमिल्ने कुरा डाक्टर वैद्यले सुनाएपछि हामी सर र बेदुरलाई लिएर काठमाडौँ उड्यौँ बिहान आठ बजे मात्र अपरेसन सकियो गोली झिकिए पनि सरको स्थितिमा कुनै सुधार आएको थिएन डाक्टरहरू चिन्ता व्यक्त गरिरहेका थिए मेरो स्थिति पनि ठिक थिएन म आफूलाई एकदम कमजोर महसुस गरिरहेकी थिएँ तर त्यसबेला मलाई सरको बाहेक अरू कसैको चिन्ता थिएन आफ्नो ज्यानको पनि थिएन म अतिथि म्यामलाई यो हृदय विदारक घटनाको बारेमा थाहा दिन चाहन्थेँ तर यो कसरी सम्भव थियो र सरको साथमा मलाई पठाएर चिन्तामुक्त हुन चाहने म्यामलाई यो अप्रिय खबर सुनाउने मेरो साहस थिएन तर म बाध्य थिएँ मैले यो खबर म्यामलाई सुनाउनै पर्यो अतुलसँग टिचिङ अस्पताल आइपुग्नु भएको म्याम स्तब्ध हुनुभयो यस्तो लाग्थ्यो कि उहाँले त्यो अप्रिय खबर केवल सुन्नु भएको थियो पत्याउनु भएको थिएन मेरो आदेशलाई केही त हुँदैन उहाँले मेरो हात समातेर आश्वासनपूर्ण स्वरमा भन्नुभयो मैले मन थाम्न सकिनँ मनमा नै कहालिँदै मुटुको ढुकढुकी गन्दै प्रार्थना गर्दै हामी सरलाई होसमा आउने प्रतीक्षा गरिरह्यौँ पितुरलाई होस आइसकेको थियो डाक्टरहरूको अनुसार अब ऊ खतराबाट बाहिर थियो साँझको सात बजे मात्र सरलाई होस आयो सबैभन्दा पहिले उहाँले मलाई खोज्नुभयो मैले म्यामलाई भित्र जान भने तर उहाँले काँतर स्वरमा भन्नुभयो म उसलाई यो अवस्थामा हेर्ने हिम्मत गर्न सक्दिनँ जिया पहिले तिमी नै गएर उसलाई हेर मलाई हिम्मत बटुल्न देऊ उसको सामना गर्ने म डराइ डराइ भित्र पसेँ सरका आँखाहरू बन्द थिए उहाँलाई अझै रगत र स्लाइन दिइरहेको थियो उहाँको कागज जस्तो सेतो अनुहार र निलो ओठ देखेर मेरो मुटु हलियो मैले उहाँको छेउमा बसेर उहाँको हातलाई आफ्नो हातमा लिएँ जिया खान त सरले आँखा नखोलिकनै भन्नुभयो मेरो आँखा झनै बेगसँग बर्सियो उहाँले आँखा खोलेर मलाई हेर्नुभयो अनि मुस्कुराउने कोसिस गर्दै भन्नुभयो तिम्रो आँट तिम्रो हिजोको बहादुरीको कुरा अरू कसैले सुनाएको भए म सायद पत्याउन सक्ने थिइनँ तर आफ्नै आँखाले देखेको कुरालाई म कसरी नपुत्याउँ बोल्न नसके पनि म सबै देखिरहेथेँ कि कसरी तिनवटा पुरुषहरू लाचार भएका थिए अनि गोलीले घायल भए कि तिमी सर सर प्लिज तपाईँ नबोल्नुहोस् यो कुनै समय हो यो सब कुराको तपाईँलाई गाह्रो हुन्छ सर तपाईँ प्लिज चुप लाग्नुहोस् यही समय हो जियाकान्त सरले बिस्तारै भन्नुभयो अहिले भनिन भने फेरि भन्ने मौका पाउने छैन सर प्लिज म लगभग टाको छोडेर नि रोएँ थुप्रै चिज भन्न चाहन्छु तर म अर्थको सँगसँगै अदितिको जिम्मेवारी पनि तिमीलाई दिँदैछु मलाई थाहा छ म तिमीलाई एकदमै ठुलो जिम्मेवारी दिँदैछु तर जिया मेरो अर्को छ अर्को कुनै छ र आफ्नो भन्ने जसमाथि कि म विश्वास गर्न सक्छु यहाँदेखि उहाँसम्म मनले छुने ठाउँदेखि आँखाले भेट्टाउने ठाउँसम्म केवल एउटै नाम छ जसमाथि म भरोसा गर्न सक्छु मलाई थाहा छ म पछि मेरो अतिथिलाई सम्हाल्न सक्ने खुबी केवल तिमीमा छ तिमी बिन्ती बिन्ती मेरो सर यस्तो कुरा नगर्नुहोस् जिया बुझ्ने कोसिस गर म मेरो समय सकिन लागेको छ मलाई थाहा छ म अब बाँच्दिनँ म मलाई अफसोस छ कि मेरो दुईवटा इच्छा पुरा हुन सकेन एउटा अतिथिलाई आफ्नो खुट्टामा उभिएको देख्ने अनि अर्को तिमीलाई बाजागाजाका साथ कन्यादान दिएर विदा गर्ने बाँकीहरू त उहाँ एकै क्षण रोकिनुभयो अनि काँतर स्वरमा भन्नुभयो तिमी स्वास्नी मान्छे हो त्यसैले मलाई मुखाग्नि दिन सक्दैन तर यदि सम्भव हुने भए म चाहिँ यही चाहन्थेँ कि मेरो चितालाई आगो पनि तिमी नै देऊ सहर मेरो भक्कानो छुटिरह्यो तर सर रोकिनु भएन उहाँ भनिरहनुभयो मैले जन्म नदिए पनि मेरो विश्वास गर जिया मैले तिमीलाई सधैँ मेरो आफ्नै सन्तान माने म तिम्रो नामको पछाडिको तिम्रो बाको नाम मेटाएर आफ्नो नाम त छोड्न सक्दिनँ तर यो जानिराख कि समाजले प्रकृतिले नमाने पनि मैले तिमीलाई मेरो छोरी होइन छोरा मानेको छु जसले म पछि पनि मेरो नामलाई कहिले मेटिन दिने छैन त्यसो नभन्नुहोस् सर बिन्ती मेरो मैले हात जोडिदिएँ भन जिया तिमी उठाउँछौ नि यो जिम्मेवारी अर्थको छवि र आस्थालाई धमेलिन दिने छैनौ अतिथिलाई एक्लो हुन दिने छैनौ उसलाई यसरी सम्हाल्नेछौ कि उसले आफ्नो लाचारीलाई महसुस गर्ने समय पाउने छैन भन जिया तिमी गर्छौ नि यो सब तिमीले सहमति नदिएसम्म म मर्न सक्ने छैन भन जिया तिमी मलाई मुक्ति दिलाउँछौ नि म प्लिज मिस्टर नेपाल तपाईँ धेरै नबोल्नुहोस् यो तपाईँको लागि राम्रो हुँदैन नजिकै आएको डाक्टरले हस्तक्षेप गर्दै बोल्यो एक मिनट एक मिनट मात्र डाक्टर त्यसपछि उहाँले फेरि मतिर हेर्दै अनि अधीर हुँदै भन्नुभयो भन जिया यसरी चुप नबस्छ मसँग त्यति धेरै समय छैन सर सर म तपाईँले भनेको हरेक चिज गर्छु सर तर पहिले तपाईँ ठिक हुनुहोस् उठ्नुहोस् मेरो मार्गदर्शक भनेर म म तपाईँले चाहे चाहिँ तपाईँको छोरा बनेर देखाउनेछु तर तर सर यो सम्बन्धको महकसँग परिचित नहुँदै मलाई फेरि अनाथ बनाउने कुरा नगर्नुहोस् बिन्ती मैले फेरि उहाँको हात समातेँ थाहा छैन किन उहाँले ढुक्कको श्वास फेर्नुभयो उहाँको सेतो भएको अनुहारमा शान्ति छायो उहाँले बिस्तारै भन्नुभयो जिया अब म एकै क्षण अतिथिसँग कुरा गर्न चाहन्छु उहाँले आँखा बन्द गर्नुभयो किनकि मलाई यस्तो लाग्यो कि सर जे भन्दै हुनुहुन्थ्यो त्यो सत्यमा परिणत हुँदै जाँदै थियो यो सोचले मात्र पनि मेरो सर्वाङ्ग चिसियो हे ईश्वर मेरो मनले कामना गर्यो कि म आफ्नो जिन्दगी दिएर भए पनि उहाँलाई बचाउन सकौँ त्यसबेला त्यसबेला सधैँ जित्ने हौसला राख्ने म यति हताश भएँ कि मैले आफूलाई सारा सृष्टिमा सबैभन्दा कमजोर र असहाय महसुस गरेँ म उठेँ त्यस बेला म कसेर उहाँलाई अँगाल्न चाहन्थेँ अनि उहाँको अँगालोमा डाको छोडेर रुन चाहन्थेँ तर मैले केवल झुकेर उहाँको निधारमा चुमेँ मेरो आँखाबाट झरेको आँसु उहाँको बन्द आँखाको कापबाट झर्न ढिक्का परेको आँसुमा मिसियो म थरथराउँदै त्यहाँबाट निस्किन अघि बढेँ तर मेरो मन पछाडि तानिरह्यो मैले फर्केर हेरेँ सरका आँखाहरू अझै बन्द थिए तथापि त्यसबाट अविरल आँसु अझै चुहिरहेका थिए मेरो मनले हाकार गर्यो तर के म त्यो आदर्श पुरुषलाई साँच्चैमा गुमाउन चाहँदै थिएँ जो मेरो नभएर म जस्ता कति मान्छेहरूको आदर्श थिए म त्यहाँ उभिरहन सकिनँ म दौडेर बाहिर निस्किएँ अतुलभित्र जान चाहँदै थियो त्यसैले बाध्यतावश म्यामलाई लिएर मैले नै भित्र जानु पर्यो पहिलेदेखि नै बेहाल भइरहनु भएको म्याम सरको हालत देखेर यस्तो अवस्थामा पुग्नुभयो कि मलाई डर लाग्न थाल्यो मैले सरको हातलाई स्पर्श गरेँ बिस्तारै भने सर म्याम उहाँले आँखा खोलेर म्यामलाई हेर्नुभयो आदि म्यामको स्वर थरथर आयो मलाई माफ गर आदिति अब म बाँकी जीवनको सारा समय तिमीसँगै तिम्रो वरिपरि बिताउने प्रमिस पुरा गर्न सक्दिनँ तिमीले ठिकै भनेकी थियौ अदिति म अनि मेरो प्रमिस त्यसो नभन आदि तिमीले बिना प्रमिस नै त्यो सब दिएका छौ मलाई जसको मैले कहिले कल्पना पनि गर्न सकिनँ आदि बस साथमा भइराख त्योभन्दा धेरै मलाई अरू केही चाहिँदैन साथको लागि त म जन्म जन्मान्तरको लागि भाँधिएको थिएँ तिमीसँग तर लाग्छ यो जन्मको साथ सकिएको छ अब त म अर्को जन्ममा आदि त्यसो नभन बिन्ती मेरो तिमी बिना को छ र के गर्छु म म जिउँदो रहने छैन तिमी त्यसो नभन बिन्ती त्यसो नभन म्यामले बेलौना गर्नुभयो म त्यहाँ उभिन नसकेर बाहिर निस्कन अघि बढेँ तर सरले मलाई रोक्दै भन्नुभयो जिया यहीँ बस म म तिम्रै अगाडि अदितिलाई केही भन्न चाहन्छु अनि उहाँले म्यामतिर फर्केर भन्नुभयो अदिति मेरो कुरा ध्यानपूर्वक सुन म चाहन्छु कि अर्थको अनि तिम्रो जिम्मेवारी जियाले सम्हालुन् यो मेरो पहिलो तथा अन्तिम इच्छा हो तर पनि तिमी आफ्नो निर्णय गर्न स्वतन्त्र छौ साथी तिमी कसरी त्यसो भन्न सक्छौ मेरो इच्छा के तिम्रो इच्छा भन्दा भिन्दै हुन्छ र म्यामले आहत हुँदै भन्नुभयो मेरो भन्नुको तात्पर्य यहीँ हो यही हो कि म पुरा संसारमा जियालाई बाहेक अरूलाई विश्वास गर्न सक्दिनँ हिजो पनि जिया नभएको भए म अन्तिम पटक तिम्रो अनुहार पनि देख्न सक्दिनँ थिएँ यो त उसकै हिम्मत र हौसला थियो कि म अहिले तिमीसँग बोलिरहेछु नत्र त नत्र त सायद अन्तिम संस्कारको लागि मेरो लास पनि तिमीले भेट्ने थिएनौ आदि जियाको भरोसा गर्नु चाहे सारा संसार एकतर्फ होस् तर जियाको साथ नछोड्नु अदिति म चाहे नरहँ तर जियाले तिमीलाई एक्लो हुन दिने छैन मलाई विश्वास छ तपाईँहरू ठिक गरिरहनु भएको छैन जियाकान्त बिरामीलाई आरामको आवश्यकता पर्छ तपाईँहरू किन बुझ्नुहुन्न कि एक मिनट डाक्टर म मिस्टर नेपाल तपाईँको लागि एक एक सेकेन्ड कति महत्त्वपूर्ण छ त्यो तपाईँले बुझ्नु नै भएको छैन प्लिज डाक्टरले हामीलाई लक्ष्य गर्दै भन्यो तपाईँहरू गइदिनुहोस् अब मेम चाहनु त हुन्थेन त्यहाँबाट निस्कन तर फेरि सरकै ख्याल गरेर उहाँले सरको हात अनि अनुहारमा चुमेर आँसु पुस्दै भन्नुभयो तिमी आराम गर हामी बाहिर बस्छौँ तर तर एउटा कुरा नबिर्सनु आदि म शरीरले त त्यसै अपूर्ण छु अब यदि तिमी पनि भएनौ भने म मन र आत्माले पनि अपूर्ण हुनेछु प्लिज मेरो निम्ति उहाँले अगाडि केही भन्न सक्नु भएन केवल हात जोडिदिनुभयो म पनि त कहाँ पूर्ण रूपमा जान सक्नेछु र मेरो शरीर उठे पनि आत्मा यहीँ घुमिरहनेछ तिम्रे वरिपरि अदिति म साँच्चै माया गर्थे तिमीलाई गरिरहेछु र गरिरहनेछु सधैँ सधैँ तिमी यो कहिले नबिर्सुनु सरले अवरुद्ध स्वरमा भन्नुभयो मैले म्यामको ह्विल चेयर अगाडि धकेले जिया सरले बिस्तारै बोलाउनु भयो मैले फर्केर हेरेँ उहाँ मलाई नजिक आउने इसारा गरिरहनु भएको थियो म उहाँको छेउमा गएर उभिएँ म उठ्न सक्दिनँ त्यसैले टाउको झुकाएर मेरो मद्दत गर उहाँले भन्नुभयो मैले टाउको झुकाएँ अझै तल मेरो अनुहारको नजिक उहाँले फेरि भन्नुभयो म अझै छोकेँ उहाँले मेरो टाउकोमा सुम्नुभयो अनि अनुरागपूर्ण स्वरमा भन्नुभयो यदि मैले तिमीलाई जन्माएको भए तिमीलाई यही नाम त दिन सक्दिनथे सायद तर चरित्र र हौसला तिम्रो जस्तै चाहन्थे त्यो दिन अझै बिर्सेको छैन मैले जब जिन्दगीको किनारमा उभिएकी अदितिलाई डोरियाएर तिमीले अदितिलाई होइन अपितु मलाई जीवनदान दिएकी थियौ आज फेरि त्यही अदितिको जीवन म तिम्रो हातमा सुम्पदैछु जिया जिया मेरो छोरो अब अदिति तिम्रो जिम्मा अर्थ तिम्रो जिम्मा अनि अनि मेरो नाम तिम्रो जिम्मा उहाँले अप्ठ्यारोसँग खोक्नुभयो मैले डराएर डाक्टर बोलाएँ डाक्टरले हामीलाई बाहिर निकाल्यो बन्द ढोका बाहिर म्याम म अतुल र अरू पनि थुप्रै मान्छेहरू मुटु थामेर बसिरह्यौँ मेरो स्थिति पनि राम्रो थिएन डाक्टरहरू मलाई पनि आराम गर्ने सल्लाह दिइरहेथे तर म त्यहाँबाट उठ्न चाहन्थिनँ त्यसैले म जबरजस्ती त्यहीँ बसिरहेँ बिस्तारै बिस्तारै त्यहाँबाट मान्छेहरू घटे तर म म्याम र अतुल त्यहाँबाट हटेनौँ बिहानी पक म्याम एकै क्षण उग्नुभयो मैले उहाँलाई कम्बल ओढाइदिएँ म हलचल नगरी आइसियुको बाहिर बसिरहेँ अचानक त्यहाँ उथलपुथल मचियो थुप्रै डाक्टर र नर्सहरू सरको रुममा पसे तर उनीहरूले मलाई भित्र पस्न दिएनन् केही बेरमै सरको स्टेचर अपरेसन थिएटरतिर लगियो म र अतुल उतै दौडियौँ अपरेसन थिएटरको बन्द कोठातिर अपरेसन थिएटरको बन्द ढोका बाहिर म र अतुल पसिना चुहाउँदै उभिरह्यौँ किनकि मेरो मन शिथिल हुँदै गइरहेको थियो हातखुट्टा चिसो हुँदै गइरहेका थिए म आफूभित्रको कोलाहललाई दाँत बाँधेर भित्रै दबाउने कोसिस गरिरहेँ आदरणीय श्रोताहरू यतिन्जेलसम्म तपाईँले सुन्नुभएको भाषण साहित्यकार सानु शर्माको उपन्यास अर्थको तेह्रौं श्रृङ्खलाको भाषण थियो बाँकी अंशको भाषण अर्को साता चौधौं श्रृङ्खलामा लिएर उपस्थित हुने नै छौ तपाईँसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त कृतिहरू छन् त्यसै गरी गद्य सामग्री छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ जसको लागि मलाई तपाईँले फेसबुकमा पर्वत चिमरिया सर्च गरेर तपाईँले म्यासेज छोड्न सक्नुहुनेछ त्यसै गरी तपाईँले जिमेल गरेर अथवा मेल गरेर पठाउन सक्ने सामग्रीहरू छन् भने कार्यक्रम स्पर्शको Gmail ID PC dot Sparsh at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुनेछ आजको यस विषयबाट हामीले पनि विदा मागेर जाने बेला भइसकेको छ यतिन्जेलसम्म प्राविधिक कक्षबाट साथ दिनुहुने कविताजीलाई धेरै धेरै धन्यवाद भन्दै म कार्यक्रम प्रस्तुत पर्वत स्पर्श पनि विदा माग्छु रेडिभिजन सुन्दै गर्नुहोला नमस्कार शुभरात्री